नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट विशाल विक र शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार हर्जसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनौट प्रतियोगिताको गलकुटमा उद्घाटन नेकपाको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम ताराखोलामा सम्पन्न हरिचोरको भैँसे ठाडो ओडारदेखि हरिचौर पुग्ने मोटर बाटो केही समयको लागि बन्द हुने प्रचण्ड नेपाल समूहले गरेको बन्दको गलकुटमा पनि प्रभाव र महिनाको अन्तिम शनिबार गलकुटको बजार बन्द हुने उपचार खर्च नहुँदा अस्पतालले लिने मानेन पीडितले गरे सहयोगको याचना अब समाचार विस्तारमा गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल सडक प्रतियोगिताको आज गलकुटमा उद्घाटन भएको छ गलकुट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरूले अनुशासनपूर्वक आफ्नो क्षमताको प्रदर्शन गर्नुपर्ने बताउनुभयो उहाँले सरकारले राष्ट्र चिनाउने माध्यमको रूपमा खेलकुदले आत्मसात गरेकोले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो खेलाडी राष्ट्रका गहना हुन् अधिकृत शर्माले भन्नुभयो खेलमा अनुशासन खे देखाउनु खेलाडीको जिम्मेवारी र कर्तव्य हो उहाँले छनौट प्रतियोगितामा छनौट भएको खेलाडीले बागलुङ जिल्लाले देशभर चिनाउने गरी खेलमा सहभागी हुन आग्रह गर्नुभयो उहाँले जिल्लाका विभिन्न पालिकाबाट गलकुतमा आउनुभएका खेलाडीहरूलाई स्वागत समेत गर्दै जिल्लाको भलिबल टिममा छनौटमा पर्ने खेलाडीलाई अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो कार्यक्रममा गलकुत नगरपालिकाका शासकीय अधिकृत टोलबहादुर बेग गलकुत नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो छनौट प्रतियोगितामा बागलुङ पालिकामा नगरपालिका बाहेक अन्य नौवटा पालि स्थानीय पालिकाको तर्फबाट सहभागिता जनाएको जिल्ला भलिबल संघले जनाएको छ उद्घाटन प्रतियोगितामा बने गाउँपालिकाले पराजित गर्दै बडीघाट गाउँपालिका विजय भएको राष्ट्रिय रेफ्री कृष्ण शेरचनले जानकारी दिनुभयो कार्यक्रम जिल्ला भलिबल संघका बागलुङका अध्यक्ष याम श्रेष्ठको अध्यक्षता उपाध्यक्ष योगेश भण्डारीको स्वागत तथा सहकोषाध्यक्ष किशोर थापाको सञ्चालनमा सम्पन्न भएको थियो नेपाल कम्युनिष्ट पार्टी नेकपाको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम ताराखोला गाउँपालिकामा सम्पन्न भएको छ भेलालाई भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सांसद चन्द्रबहादुर बुढाले ओलीको अहिलेको कदम प्रतिगमनको शुभारम्भ भएको भन्दै यो विरुद्ध सशर्त लाग्न सम्पूर्ण सचेत नागरिक तथा कार्यकर्ताहरूप्रति आग्रह गर्दै यो सरकारको मन्त्री हुने हुने हल्ला मात्र भएको प्रश्न पार्नुभएको थियो कार्यक्रममा गण्डकी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव ज्ञाननाथ गैरी अनिल ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती अखिल नेपाल अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य भविकला रोका मगर एकीकृत अखिल शिक्षक सङ्घका जिल्ला सदस्य गणेश बहादुर घरती मगरले मन्तव्य राख्नु भएको थियो कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष डिलबहादुर बस्नेतको अध्यक्षता नेकपा जिल्ला सदस्य तथा वडा नम्बर एकका वडा अध्यक्ष यामबहादुर सिरिसको स्वागत तथा नेकपा जिल्ला सदस्य तथा वडा नम्बर दुईका वडा अध्यक्ष भद्रबहादुर घरती मगरको सञ्चालनमा सम्पन्न भएको थियो त्यस्तै आगामी माघ सत्ताइस गते बागमा हुने वृहत जनप्रदर्शन र माघ अठाइस गते काठमाडौँमा हुने जनप्रदर्शनमा सहभागी हुन सम्पूर्ण सचेत नागरिक तथा कार्यक कार्यकारीहरूप्रति अनुरोध गरिएको थियो गलकुट नगरपालिका नम्बर पाँच भैँसे ठाडो ओडारदेखि हरिचर पुग्ने मोटरबाट केही समयको लागि बन्द हुने भएको छ अप्ठ्यारो ठाउँमा सोलिङ गर्ने काम भएको हुँदा यही माघ तेइस गतिदेखि अठाइस गतिसम्म मोटरबाट मर्मत बन्द हुने भएको हो मोटरबाट बिहान दस बजेदेखि साँझ पाँच बजेसम्म बन्द रहने भैँसे ठाडो ओडार हरिचर मोटरबाट मर्मत समितिका सदस्य लालबहादुर कार्कीले जानकारी दिनुभयो मर्मत कार्य गलकुट नगरपालिका वडा नम्बर पाँचका वडा सदस्य बहादुर बस्नेतको अध्यक्षतामा मर्मत गरिने कार्कीले बताउनुभयो नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड ने प्रचण्ड नेपाल समूहले गरेको बन्द आज गलकुटमा पनि प्रभाव परेको छ आज गलकुटमा बिहानदेखि फाटाफुट रूपमा सवारी साधन चलिरहेका छन् आज अरूको दिनको तुलनामा भने सवारी साधन केही रूपमा न्यून भएको अटिया प्रहरी चौकीका प्रमुख अनुप केसी छेत्रीले जानकारी दिनुभयो आज बिहानैदेखि फाट फाटफुट रूपमा सवारी साधन चलिरहे पनि व्यापार व्यवसाय पनि ठप्प रहेको थियो कलकुत उद्योग वाणिज्य संघले महिनाको अन्तिम शनिबार हतिया बजार बन्द गर्ने निर्णय गरेको छ गलकुत उद्योग वाणिज्य संघले कोरोना महामारीका कारण सिर्जित अवस्थालाई मध्यनजर गरी गत चैत्रदेखि स्थगित गरेको निर्णयले पुनः कार्यान्वयन गर्ने निर्णय गरेको हो कलकुत उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठका अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार व्यापार व्यवसाय बन्द गर्ने संघको पूर्वत नियमले माघ महिनादेखि नै लागू गरिने जानकारी दिनुभयो उहाँले कोरोनाका कारण यी नियमित व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यावसायिकले समस्या परेको भन्दै गत चैत्रबाट अन्तिम शनिबार समेत बजार सञ्चालन गर्ने गरिएको बताउँदै अब पूर्व नियमअनुसार अन्तिम शनिबार बजार बन्द हुने जानकारी दिनुभयो व्यावसायिकको सहजीकरणको निमित्त महिनाको अन्तिम शनिबार उद्योग वाणिज्य संघले बजार बन्द गर्न आग्रह गर्दै आएको छ माघ महिनाको चौबिस गते गलकुटका बजार बन्द हुने उद्योग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 पनि आउँदै गर्नुहोस् है नमस्कार बाबु हुन्छ होइन कसको फोन आएको थियो छोरोले विदेश आउनु घुम्न भन्दै थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आएँ ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मिनिमार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater कितली fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला रुखबाट लडेर हात गोडा भाँचिएका मजदुरलाई उपचार खर्च अभाव भएको छ बागलुङ नगरपालिका पाँच मालिकाका प्रेमबहादुर सार्की लटेको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन् आर्थिक अभावका कारण अस्पतालहरूले भाँचिएका हात खुट्टाको उपचार गर्न नमानेपछि मजदुर परिवारले सहयोगको याचना गरेको हो माघ उन्नाइस गति रुखबाट लडेका प्रेमबहादुरलाई धौलागिरी अस्पताल बागलुङ ल्याइएको थियो बागलुङमा उपचार सम्भव नभएको भन्दै अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको थियो मणिपालले पहिले उपचारका लागि आवश्यक रकम जम्मा गर्न भनेपछि उहाँको उपचार हुन सकेको छैन अस्पतालले उपचार गर्न नमानेको भन्दै प्रेमबहादुरलाई पुनः धौलागिरी अस्पताल बागलुङलाई ल्याइएको छ उहाँलाई अस्पतालमा भर्ना गरेर सामान्य उपचारको काम भइरहेको छ दुवै हातखुट्टा स्टिल गर्नु स्टिल राख्नुपर्ने गरी भाँचिएकाले अस्पतालले पोखरा पठाएको हो स्टिल राखेर उपचार गर्न बागलुङमा सम्भव छैन मणिपाल अस्पतालको अस्पतालले हातखुट्टा भाँचिएका प्रेमबहादुरलाई फिर्ता पठाएपछि उद्योग वाणिज्य सङ्घ बागुङले उहाँको उपचारको लागि आर्थिक अभियान सुरु गरेको छ हाम्रो महासचिवले खाता खोलेर अभियान सुरु गर्नुभएको छ सबैलाई उपचारमा सहयोग गर्न आग्रह गर्दछौँ अध्यक्ष युवराज राज भण्डारीले भन्नुभयो हामी जसरी भए पनि उहाँको उपचार गर्ने अभियानमा छौँ आर्थिक सङ्कलन अभियानसँगै उहाँको उपचार निशुल्क गराउने पहल समेत भइरहेको परिवारले जनाएको छ बागलुङ नगरपालिका वार्ड नम्बर पाँचको वडा कार्यालयले सूचना नै जारी गरेर उपचार खर्च सहयोग गर्न अपिल गरेको छ अरू उपचार निशुल्क गराउने गरी धौलागिरी अस्पतालले गण्डकी अस्पताललाई लेखी पठाएको छ राज भण्डारीले भन्नुभयो स्टिल राख्न मात्र डेढ लाख खर्च लाग्छ भनेका छन् त्यसका लागि सबैले सहयोग गरिदिनु पर्यो मालिका स्थायी घर भएका प्रेमबहादुर बागलुङ नगरपालिका चारमा अस्थायी बसोबास र ज्याला मजदुरी गर्दै आउनुभएको थियो परिवारमा उपचार खर्च जुटाउन सक्ने अवस्था नरहेकोले सहयोगको याचना गर्नु परेको उहाँकी श्रीमती कमला सार्कीले बताउनुभयो बढीघाट गाउँपालिका वडा नम्बर दसकी शान्ति थापा घर बिहान सबेरै उठ्नुहुन्थ्यो उहाँ उठ्न साथ गाग्री लिएर पँधेरोतिर लाग्नुहुन्थ्यो अहिले गाउँका अरू महिलाहरू धारो पोख्थे त कहिले थापा पुग्नुहुन्थ्यो गाउँकी चन्द्रकला इन्द्रा र मुना मनकुमारीको पनि दैनिक र बाध्यता एकै खालको थियो गाउँभन्दा धेरै टाढा रहेको धारोमा लाइन लगाएर एक गाग्रे पानी भर्न चारदेखि छ घन्टा लाग्थ्यो यसरी घन्टौ लगाएर खानेपानीको परिपूर्ति गरेका उनीहरू महिलाहरू अहिले घर घरमा धान बनेपछि दङ्ग देखिन्छन् अहिले शान्ति जस्ता कैयौँ महिलाहरूको दैनिक फेरिएको छ नेपाल स्वास्थ्यका लागि पानी नेवाले घर घरमा धाडो बनाइदिएपछि गाउँ गाउँले गाउँलेको नै दैनिक फेरिएको छ खानेपानीको चरम अभाव भए पनि नेवार बरिगात गाउँपालिकाले पैँचालिस लाख खर्च गरेर घर घरमा धाडो ल्याए बनाइदिएको छ गाउँ गाउँमा निर्माण भएका एक एक्काइसवटा धारबाट उन्तिस घर परिवार लाभान्वित भएका छन् घरमा धार निर्माण भएपछि गाउँलेको जीवन नै परिवर्तन हुन थालेको थापाले बताउनुहुन्छ उहाँले घर घरमा यसरी धार निर्माण होला भन्ने कल्पना समेत नगरेको भन्दै अहिले गाउँलेहरू खुसी भएको उहाँको भनाइ छ यसो घरमा घरैमा यस्तो घरैमा धारो बन्ला भनेर मैले सोचेको पनि थिइनँ चार पाँच घन्टा लगाएर खानेपानी ल्याउनु पर्थ्यो अहिले पानी बग्नका लागि गाग्री समेत उचाल्न परेको छैन थापा खुसी हुँदै भन्नुभयो घर घरमा पानी धारो बनेपछि त गाउँलेहरूको जीवन नै बदलिएको छ म त निकै खुसी भएको छु ढोरपाता नगरपालिका नम्बर नम्बर कि मनकली बिग पनि अहिले निकै हर्षित हुनुहुन्छ वर्षदेखि कुवा र पोखरीको फोहोर पानी प्रयोग गर्दै आएकोमा निवाले अहिले घरमा धारो निर्माण गरेर शुद्ध खाने पानी पुर्याइदिएको छ पहिला त यही कुवाको पानी खान्थ्यो राम्रो थिएन यो पानी खाने छानेर खानुपर्ने हुन्थ्यो यो पानी खाँदा बिरामी पनि पढिन्थ्यो विकले नयाँ बनेको धारो देखाउँदै दे भन्नुभयो अहिले त यति राम्रो धारा बनाइदिनु भएको छ खुसी लागेको छ अब त्यस्तो फोहोर खा पानी खान पर्ने छैन नेवाले बोबाङ गाउँका तिरासीवटा धारा निर्माण गरेको छ जसबाट बोबाङ नौगर टोलका गाउँका दुई सय दुई सय एकचालिस घर परिवारले शुद्ध खानेपानी उपभोग गर्न पाएका छन् नेवाको छब्बिस लाख पचहत्तर हजार नौ सय अडतिस रुपियाँ ढोरपाता नगरपालिकाको पाँच लाख र जनसरमदान नौ लाख उनासे हजार तिन सय घडी एकचालिस लाख पचहत्तर हजार दुई सय अठाइस रुपियाँको लागतमा निर्माण भएको थियो नेवाले यस वर्ष जिल्लाभर आठ एकवटा धारा निर्माण गर्ने लक्ष्य राखेको छ चालु आर्थिक वर्षको हालसम्म एक सय आठवटा धारा निर्माण गरिसकेको र अझै छ सय तिरानब्बे धारा निर्माणाधीन अवस्थामा रहेको नेपाल स्वास्थ्यका लागि पानी नेवा बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले जानकारी दिनुभयो नेवाले निसिकोला गाउँपालिकाको वडा नम्बर छमा छेपन्नवटा चेमिनी नगरपालिका वडा नम्बर दसमा नौवटा बडीघाट गाउँपालिका वडा नम्बर दुईमा छिहत्तरवटा वडा नम्बर तिनमा अडचालिसवटा ताराखोला गाउँपालिका वडा नम्बर दुईमा एक सय छवटा ढोरपाता नगरपालिका वडा नम्बर छ र नौमा गरी एक सय नब्बे र जैमिनी नगरपालिका वडा नम्बर चार आठ र नौमा गरी चौरानब्बेवटा धारा निर्माणाधीन अवस्थामा रहेको कोइरालाले कोइरालाको भनाइ छ नेवाली चालु आर्थिक वर्षमा पाँच करोड तिरानब्बे लाख तिन हजार नौ सय अडचालिस रुपियाँको बजेटमा जिल्ला वरधारा बनाउन थालेको कोइरालाले बताउनुभयो हालसम्म तीन करोड पचपन्न लाख बयासी हजार तीन सय अडसठी रुपियाँ बराबरको योजना सम्पन्न भएको उहाँको भनाइ छ उहाँले यस संस्थाले खानेपानीको चरम भएका चरम अभाव भएका स्थानमाका नागरिकहरूले सहज रूपमा खानेपानीको पहुँच पुर्याउने उद्देश्यले काम गरिरहेको भन्दै यस वर्षको योजना सम्पन्न भएपछि धेरैले खानेपानीकै लागि धेरै शास्ति खेप्नु नपर्ने बताउनुभयो खानेपानीको अभाव भएका ठाउँबाट माग गरे अनुसार नेवाले आवश्यकताको आधारमा काम गरिरहेको भन्दै धेरैले खानेपानीको सहजता प्रदान गर्न आफूहरू लागि परेको बताउनुभयो यस वर्षको योजना सकियो भने धेरै नागरिक खानेपानीको सहज पहुँचमा आउँछन् हामीले पनि धेरैले सहज पुर्याउने उद्देश्यले काम गरिरहेका छौँ कोइरालाले भन्नुभयो हामीले खानेपानीको अभावमा गुज्रिएका नागरिकहरूको आवश्यकता र मागलाई सम्बोधन गर्दै योजना निर्माण गरेका छौँ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल छनौट प्रतियोगिताको गलकुटमा उद्घाटन नेकपाको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम ताराखोलामा सम्पन्न हरिचौरको ओडार ओडारदेखि हरिचौर पुग्ने मोटर बाटो केही समयको लागि बन्द हुने प्रशान्त नेपाल समूहले गरेको बन्दको गलकोटमा पनि प्रभाव र महिनाको अन्तिम शनिबार गलकोटका बजार बन्द हुने उपचार खर्च नहुँदा अस्पतालले लिनै मानेनन् पीडितले गरे सहयोगको याचना यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस् हाम्रो भेट भोलि बिहान सात बजेको गलकुट खबरमा हुने नै छ तपाईँ भने ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थुप्रो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार